नमस्कार अनि प्रभातकालीन न्यानो अभि कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँ हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात सुन्दै आइराख्नु भएको छ कार्यक्रममा हाम्रो देश हाम्रो गौरव यति बेला तपाईँले हामीलाई रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सको आकर्षीय ध्वनि तरङ्गबाट त सुनिराख्नु भएको छ नै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुन्दै हुनुहुन्छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई र साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेशगानहरू उठान गर्ने गर्दछौँ आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषिमुनिहरूको तपभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको एसआईमा रहेर कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामीले सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुमाथि आवाज उठाइरहेका छौँ आजको श्रृङ्खलामा नेपाली चेली तेरिया फौसा मगरले भारतीय एक चर्चित टेलिभिजन जिटिभीमा धुम मच्याउँदै नेपालको स्वाभिमान उच्च पारेको प्रसङ्गलाई उठान गर्न खोजिरहेका छौँ कार्यक्रमको सुरुवात गरौँ एउटा स्वदेशकानबाट नेपाली चेली जुन नेपालकी छोरी अहिले एउटा भारतको टेलिभिजनबाट धुम मचाइरहेकी छन् यो देशको स्वाभिमान उच्च पारिरहेकी छन् एउटा यस्तो प्रतिस्पर्धा जहाँ भारतका चार लाख बालबालिकाले भाग लिएका थिए चौध वर्षभन्दा कम उमेरको सो नृत्य प्रतिस्पर्धामा एउटी नेपाली छोरीले जादु देखाइरहेकी छन् नेपाल आमाकी सच्चा छोरी तेरियाले सयौँ लाखौँ प्रतिस्पर्धीलाई रुचेको बिरालो जस्तै बनाइदिएकी छन् उनी तेरिया अन्तिम पाँचमा पुगेकी छन् र फाइनल प्रतिस्पर्धाको तयारीमा छन् हो आज हामी तिनै नेपाली छोरीको विषयमा कार्यक्रममा चर्चा गर्न खोजिरहेका छौँ जसले सगरमाथाको शिर अझ उचाइमा पुर्याएको छ भारतीय टेलिभिजन जिटिभीको reality show DID little master जुन कार्यक्रम नेपाली दर्शक मास पनि लोकप्रिय छ त्यसप्रति नेपाली छोरी पेरिया मगरको सहभागिता र प्रस्तुतिले नेपालमा उक्त कार्यक्रमको लोकप्रियता झनै बढेको छ अधिकांश दर्शकले पत्तै नपाई अन्तिम पाँचसम्म आफ्नो स्थान सुरक्षित गर्न सफल तेरिया केही दिन अघि नेपाल आएकी थिइन् उनीसँगै नेपाल आएको जिटिभीको टोलीले उनको जन्मथलो र उनको स्वागत क्यामेरामा कैद गरेको छ फौजाको डिआइडी यात्रा र त्यसको सफलता र नेपालमा अहिले उनको सफलताका लागि भइरहेको प्रार्थना र प्रतीक्षाको चर्चा गर्छौँ आज बुटल रुद्रपुर छ कि एघार वर्षीय फौजा मगर जससँग यति सानो उमेरमा गीत सङ्गीत र नृत्यप्रति असाध्यै रुचि छ रुचि मात्रै होइन यहाँ यिनीसँग प्रतिभा र क्षमता पनि छ स्थानीय तहमै सङ्गीत र नृत्य सिकेर घर परिवार र आफू पढ्ने स्कुलका साथी तथा शिक्षकहरूलाई चकित पार्ने खुबी थियो तिरियामा स्थानीय तहमा हुने हरेक साङ्गीतिक समारोहमा तिरिया तरङ्गित हुन्थिन् उनै तिरिया मगर बुटोलबाट काठमाडौँ हुँदै भारतको मुम्बई पुगेकी छन् आफ्नो प्रतिभा देखाउन र त्यसमा आफूलाई अब्बल साबित गरिसकेकी छन् ज्यादै जादुमय नृत्य कला भएकी तेरियाले भारतीय टेलिभिजन जिटिभीको reality show DID little master season भाग थ्रीमा भाग लिन् डिआइडीमा भाग लिन मुम्बई जाँदा बुटलमा मात्र चर्चा पाएका थिइन् तेरिया मगरले तर एकपछि अर्को गर्दै उनले आफ्नो कला देखाउँदै गइन् तब उनी तेरियाले नेपालदेखि भारत भारतदेखि विश्व र सम्पूर्ण दर्शकको मनमुटुमा बस्न सफल भएकी छन् नेपालकी छोरी तिरिया मगर साताको शनिबार र आइतबार प्रसारण हुने लिटल मास्टर डिआइडीमा सहभागी हुँदा तिरिया निकै नै खुसी भएकी थिएन डिआइडीमा सहभागी भइरहँदा तेरिया यो स्थानसम्म आइपुग्छिन् भनेर उनका घर परिवारले सोचेका थिएनन् डिआइडीमा सहभागी भइसकेपछि छोरी र आमाको लुवाई खुवाई हेर्दा उनीहरू नेपाली मूलका भारतीय हुन् भन्ने अनुमान गरेका थिए जब तेरिया सोह्र स्थानमा पुगेन तब मात्र उनी नेपाली भएको खुल्यो त्यसपछि उनी टेलिभिजन हेर्ने सबैको ढुकढुकीमा बस्न सफल भइन् अडिसन दिँदा निर्णायकको मन जित्न सफल तेरियाले भारतका निर्णायक मण्डलहरूको कहिल्यै नकारात्मक टिप्पणी सुन्नु परेन र सधैँ वाही वाही पाइरहन् तेरियाले हरेक प्रस्तुतिमा आफूलाई अब्बल साबित गरिरहन् नेपाल किशोरी तेरियाले उमेरले सानै भए पनि परिपक्व कुरा गर्छिन् तेरिया मगरले सानैदेखि उनलाई उनका परिवार र आमाले साथ दिँदै आएका छन् परिवारको सपना पुरा गर्न भविष्यमा सफल कोरियोग्राफी बन्ने चाहना छ तिरियासँग अनिता फौजा मगरकी छोरी तिरियाले साँच्चै नै नेपालको नाम विश्वमा चिनाइरहेकी छन् आमाले छोरीको चमत्कार हेर्दै आएकी छन् र उनले आफ्नो नेपाली पहिचान दिँदै आएका छन् यसअघि तेरियाले क्षेत्रीय र राष्ट्रिय स्तरमा आफ्नो जादु देखाइसकेकी थिइन् उनले नेसनल आइडल फिड ब्याराबान प्रतियोगितामा प्रथम भएर एक लाख रुपियाँ जितेकी थिइन् नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाकोमा पनि उनी शीर्ष दससम्म पुगेकी थिइन् तर अहिलेको उनको सफलता यस अघिका भन्दा निकै माथि छ डिआइडी लिटिल मास्टरको अन्तिम पाँचमा पुगेकी नेपाली चेलीको प्रस्तुति उनका अन्य प्रतिस्पर्धीको भन्दा उच्च कोटीको लाग्छ तर उनलाई फाइनल जित्न र उपाधिसम्म पुग्न उनको लगम मेहनतले मात्र पुग्ने छैन आम टेलिभिजन दर्शक र समर्थकहरूले भोटिङको पनि आवश्यक पर्नेछ र हामी नेपालीले भोट गर्न आवश्यक छ श्रोता चौध वर्षभन्दा कम उमेरका चार लाख बाली बालिकाले भाग लिएको एउटा प्रतियोगिता भारतीय टेलिभिजन जिटिभीबाट प्रसारित हुँदै आएको छ सो प्रतियोगितामा साँच्चै नेपाल आमाको काखमा हुर्केकी नेपाली छोरीले जितका लागि सङ्घर्ष गरिरहेकी छन् यस्तो लाग्छ आज सगरमाथाको देश गौतम बुद्धको देश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश वीर गोर्खालीको देशबाट अब डिआइडी लिटिल मास्टरको विनरको देश भनेर चिनिँदैछ नेपाल अहिले यतिखेर के नेपाल के भारत जतासुकै तिरियाकै चर्चा छ र नेपालकै चर्चा छ उनको सफलता र चर्चासँगै नेपालीको स्वाभिमान र गौरव पनि बढेको छ हो अब तेरियालाई कुनै शक्तिले रोक्न सक्दैन प्रथम हुनबाट यदि नेपाली जनताले साथ दिएको खण्डमा उनले हाम्रो धमिरा लाग्दै गरेको स्वाभिमानलाई बचाउने चिन्ह जुन मुलुकले आज हामीमाथि विस्तारवादी प्रवृत्ति देखाइरहेको छ त्यही देशमा गएर तिन लाख उनान्सय हजार नौ सय उनान्सय जनालाई पाखा लगाउन सफल हुनेछिन् तेरिया मगर यदि हाम्रो साथ मिल्यो भने पक्कै पनि उनले जितेर आउने आउनेछिन् त्यसैले अब हामीले साथ दिनुपर्छ जसरी हामीले नेपाली गोर्खे प्रशान्त तामाङलाई इन्डियन आइडलको उपाधि जिताउन सफल भयो अब डिआइडी लिटिल मास्टरको उपाधि जिताउन हामी लाग्नुपर्छ डिआइडी लिटल मास्टरको उपाधि विजेताले पचास लाख भारू नगद र कार लगायतका थुप्रै उपहार पाउनेछन् चार महिनादेखि जारी प्रतियोगिताको ग्रान्ड फाइनल पन्ध्र जुनमा हुनेछ भारतीय जी सिनेमा टेलिभिजनबाट प्रसारित हुँदै आएको चर्चित नृत्य प्रतियोगितामा उत्कृष्टताको नजिक पुग्न सफल भएकी छन् तेरिया मगर रूपन्देहीको ग्रामीण क्षेत्र रुद्रपुरकी एघार वर्षीय बालिका तिरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने reality show dance India dance DID little master तिनमा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम पाँचौँ स्थानमा पुग्न सफल भएकी छन् प्रतियोगितामा भाग लिन आवेदन दिएका चौध वर्ष मुनिका लगभग लगभग चार लाख बालबालिका बालबालिकामध्ये चालिस जना छनौटमा परेका थिए तीमध्ये तिरिया नेपालबाट छनौटमा पर्ने एक लिचेली हुन् भारतको मुम्बईमा भएका तिनवटा प्रतियोगितामा चरण र नयाँ दिल्लीमा भएका प्रतियोगितामा विभिन्न चरण पार गर्दै उनी टप टेनमा छनौट भइन् र अन्तिम पाँचमा पर्न सफल भएकी छन् भुटोल स्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिसल्यान्ड भूपु सैनिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छन् तेरियाले आगामी शनिबार फाइनलको प्रतिस्पर्धा गर्दैछन् दसौँ स्थानपछिका प्रत्येक छनौट चरणमा दर्शकहरूको भोटले उनलाई पहिलो स्थान नै दिलाएको छ उक्त प्रतियोगितामा विजय भएमा तेरियाले भारू पचास लाख र कारसहित थुप्रै पुरस्कार पाउने छैन छब्बिस महिना अघि रोजगारीका लागि सारजहाँ आएका रूपन्देही सुनगाबा चोकका विजय फौजा मगरको यति बेला खुसीको सीमा छैन छोरी तेरिया मगर भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी सो डिआइडी लिटिल मास्टर्सको फाइनल राउन्डमा पुगेपछि सात समुद्र पारी एक्लै रहेका उहाँलाई पनि खुसी तुल्याएको हो ज्यान सारजहाँको चिनचिन चाइनिज रेस्टुरेन्टमा भए पनि उहाँको मन भारतमा चलिरहेको नृत्य प्रतियोगितामा नाचिरहेको हुन्छ गएको डिसेम्बरको अन्तिम हप्ता ड्याडी लिटल मास्टर्समा छोरीलाई लैजानुपर्छ कि बुढा भनेर श्रीमती अनिताले फोन गर्नुभयो एकपटक बुझ्न लगाउन मैले यति भने उहाँ सम्झनुहुन्छ फेरि भाग लिन धेरै खर्च लाग्ने रहेछ बुढा नसकिने भयो के गर्ने श्रीमती अनिताले फेरि सोध्नुभयो विजयले जे जति लाग्छ म गर्छु बरु म अरू दुई वर्ष आउँदिनँ छोरीलाई जसरी हुन्छ प्रतियोगितामा सहभागी गराऊ भनेपछि एउटी नेपाली चेली भारतीय टिभी च्यानल मार्फत धेरैतिर चिनिने अवसर पाएकी हो कम्पनीले दिएको आवास गृहमा बस्ने विजयको कोठामा टिभी छैन छोरी तेरियाको नृत्यले यति खेती पाउला र प्रतियोगिताको यो चरणसम्म पुग्ने उहाँलाई कल्पना नै थिएन प्रत्यक्ष हेर्न नपाए पनि छोरीको नृत्यसँगै देखिने श्रीमती अनिता फौसा मगरलाई उहाँले दिनदिनै इन्टरनेट मार्फत हेर्दै आइरहनु भएको छ धेरै नेपालीलाई तेरियाका बुवा दुबईमा भएको कुरा थाहा थिएन एक दिन अचानक तपाईँको भिडियो चाहियो भन्दै डिआइडी लिटिल मास्टर्स कार्यक्रमबाट विजयलाई फोन आयो कसरी पठाउने उहाँ अलमल पर्नुभयो उहाँहरूकै सल्लाह अनुसार पाँच सय युई दिरामा खर्चिएर साइबर दोकाइमा गएर भिडियो फाइल बनाएर इमेल गरिदिए त्यही हप्ता प्रसारण भयो विजयले भन्नुभयो त्यसपछि युएमा उहाँलाई चिनेहरूले फर्केर जान धेरैले सल्लाह दिए बाबा म तपाईँलाई धेरै सम्झिरहेकी छु छिटै आउनुहोस् न म नाचेको हेर्न हजुर आएदेखि मैले झन बढी राम्रो नाच्न सक्छु तेरियाले भनेको वाक्य सम्झिँदै विजयले आँसु खसाल्नुभयो श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ आजको श्रृङ्खलामा रहेर हामीले एक नेपालकी छोरी तिरिया मगर जुन भारतीय एक टेलिभिजन चर्चित टेलिभिजनबाट धुम मचाइरहेकी छन् नेपालको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 मूल्यमा पाइन्छ एसियन पेन्ट्सको आधिकारिक विक्रेता Jay Shri Harihar hardware ply store Ratnanagar आठ नगरपालिका कार्यालय अगाडि proprietor Ramu Paudel phone number शून्य छप्पन्न पाँच एकसठी दुई सय बाह्र र मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी आठ सय बाह्र प्लस टू पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाँडी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall puttying cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम हाम्रो देश हाम्रो गौरव पछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ यति बेला तपाईँले हामीलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जको आकाशीय ध्वनि तरङ्गबाट त सुनिराख्नु भएको छ नै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुन्दै हुनुहुन्छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ कार्यक्रम हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ र राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ आजको श्रृङ्खलामा तिरिया नेपाली चोली एउटा भारतीय चर्चित टेलिभिजन जिटिभीमा धुम मच्याउँदै नेपालको स्वाभिमान उच्च पारिरहेको प्रसङ्गलाई उठान गरिरहेका छौँ मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म कार्यक्रम प्रस्तुता Sushil Paudel DID little master प्रतियोगितामा अन्तिम पाँचमा छनौट भएपछि गत साता स्वदेश फर्किएकी उनलाई बिहिबार रूपन्देहीमा भव्य स्वागत गरिएको थियो डिआइडी लिटिल मास्टर्सको उपाधि विजेताले पचास लाख भारू र कार लगायतका थुप्रै उपहार प्राप्त गर्नेछन् भारतीय च्यानल जिटिभीमा प्रसारण भइरहेको डा dance India dance DID little मास्टर्सको अन्तिम पाँचमा छनौट भएकी नेपाली चेली तेरिया फौजा मगरको गृह जिल्ला रूपन्देहीमा भव्य स्वागत भएको छ चार महिनादेखि मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनौट भएपछि रूपन्देहीमा नृत्य छ्याङ्कनका लागि जिटिभीको टोलीसहित नेपाल आएकी हुन् चौध वर्ष उमेर समूहका झन्डै चार लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनौट भएका चार लाख प्रतिस्पर्धालाई पछि पार्दै पछि पार्दै उनी अन्तिम पाँचमा पुगेकी हुन् मिडिया छ सम्मान नेपालीको सम्मान नेपालीको छन् नेपालीको छन् नेपालीको छन् नेपालीको छन् नेपालीको चार महिनापछि म नेपाल आएको अनि मलाई यसरी स्वागत गर्नु चाहिँ मलाई बहुत खुसी लाग्छ नेपाल मेरो प्यारो एकदमै खुसी लाग्दो छ मैले सोच गरेँ सोचेको पनि थिइनँ अनि आज फेरि यो स्थानमा आउँछ होला अनि यति धेरै नेपालीहरू यत्रो प्रसाद जल यो जनसागर खुलेर आएको देख्दाखेरि म एकदमै खुसी छु र सम्पूर्ण नेपाली जनता जनताहरूलाई धन्यवाद दिन चाहन्छु विश्वको कुनै पनि ठाउँमा छोडेर रहनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्तिकै सपोर्ट गरिराख्नु भएको छ एरियालाई र आउँदो दिनहरूमा पनि यसरी नै सपोर्ट गर्नुहोला सधैँभरि चेरियाको साथ दिनुहोला कहिले पनि चेरियाको हात नछोड्नुहोला किन भन्दा तपाईँहरूको साथ चेरियाको साथ दिनुहोला म डान्स क्लासमा त्यही भएर मलाई बहुत बहुत खुसी लाग्छ अनि म बहुत खुसी छु यहाँ यहाँ आएर अनि म आफ्नो सरसित पनि मिल्न पाएँ यहाँको प्रिन्सिपल मेरो दोस्त मेरो सबै साथीहरूसँग पाएँ म बहुत खुसी सम्पूर्ण नेपाली जनताहरूलाई नमस्ते अनि सरी सरी वेट गर्नुभएकोमा तपाईँले तपाईँहरू सबैले मलाई धेरै धेरै भोट दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि मलाई आफ्नो साथ दिनु हुन यस्तै साथ दिनुहोला अनि तपाईँहरूले यस्तै साथ राख्नुभयो भने पक्का पनि म डाइट लिटल मास्टरको विनर बन्नेछु स्वागत थाप्दै आएकी तिरियालाई भैरवा र बुटलमा शुभेच्छकहरूले भव्य स्वागत गरे आफूले नेपालको भूमिलाई विश्व सामु चिनाउने लक्ष्य राखेको पत्रकार सामु उनले बताएकी छन् उनले आफूलाई भोट गर्न समेत शुभेच्छकहरूसँग आग्रह गरिन् सहितको टोली भैरहबाट काठमाडौँ हुँदै भारत फर्किएको छ भारतीय टेलिभिजन च्यानल जिटिभीको डान्स इन्डिया डान्स कार्यक्रममा सहभागी नेपालकी बालिका तेरिया मगर फाइनलमा प्रवेश गरेकी छन् चार लाख भारतीय बालबालिकालाई पछि पार्दै उत्कृष्ट पाँचमा पर्न सफल तेरिया पाँच मध्येबाट समेत फाइनलमा प्रवेश गर्न सफल भएकी हुन् तेरियालाई भोट गरेर विजय गराउन सक्नुहुनेछ जसको लागि W W W dot Zee TV dot com को वेबसाइटमा गएर त्यहाँ एउटा बिआरडी लिटिल मास्टरको एउटा पेज देख्नुहुनेछ त्यस पेजमा क्लिक गरेर त्यहाँ तेरियालाई भोट गर्न सक्नुहुनेछ यहाँनिर म तपाईँलाई यो आग्रह गर्न चाहेँ रूपन्देही रुद्रपुरकी तेरिया फौसा मगर भारतको चर्चित टेलिभिजन जिटिभीबाट प्रसारित reality show dance India dance little मास्ट मास्टर्स तिनमा निर्णायक र दर्शकको मन जित्दै अन्तिम पाँचजना बिच प्रतिस्पर्धामा नेपालकी छोरी तेरिया मगर पुगेकी छन् प्रतियोगितामा सहभागी हुन आवेदन दिएका चौध वर्ष मुनिका करिब करिब चार लाख बालबालिका मध्ये पाँचजनामा छानिन सफल भएकी छन् तेरिया मगर भारतका विभिन्न प्रतिष्ठित प्रतियोगितामा कयौँ नेपाली भाषीले सफलता पाए पनि डिआइडी लिटिल मास्टर्सको टप टेनमा पुग्ने उनी पहिलो हुन् मुम्बईमा भएका तिनवटा अडिसन नयाँ दिल्लीमा सम्पन्न टेलिभिजन अडिसनमा एक सय दुईजना कोरियोग्राफर राउन्डमा छत्तिसजना र मेगा राउन्डमा उत्कृष्ट सोह्रजनामा छनौट हुँदै तेरिया टप टेनमा पुगेकी हुन् बागेश्वरी सङ्गीतालयमा पाँच वर्षदेखि नृत्य सिक्दै गरेकी उनी रुद्रपुर पिसल्यान्ड भुपु सैनिक पब्लिक स्कुलमा पाँच कक्षामा अध्ययनरत छन् भुपु सैनिक कृष्णले बम्बईमा रहेका भतिसा मार्फत फोन नम्बर पत्ता लगाएर आयोजकसँगको अनुसार एउटा हिन्दी गीतमा नातिनी नाचेको भिडियो रेकर्ड गराएर पठाउने व्यवस्था मिलाएका थिए जुन भिडियो हेरेपछि आयोजकले तेरियालाई तुरुन्त बोलाए तेरियालाई प्रतियोगिताका ग्रान्डमास्टर भारतीय अभिनेता मिथुन चक्रावतीले स्टार हिरोइनको जस्तै पर्फेक्ट एक्सप्रेसन भएकी नेपालकी रानी भनी प्रशंसा गरेका छन् भने अर्की निर्णायक गीतामाले एक्सप्रेसन कुनको संज्ञा दिएकी छन् आज आपने कर दिखाया with your expressions the way you जो वो पकड़ रही थी या छोड़ रही थी मतलब एक्सप्रेशंस को खेल रही थी she was playing with it Nepal बहुत खूबसूरत जगह है मेरे बहुत पसंदीदा जगह वहाँ के लोग बहुत अच्छे हैं और वहाँ से एक रानी चलकर आई हैं उस रानी को मैं इतना ही कह सकता हूँ बस God bless you buddy thank you very much Teriya मेरिया मेरिया टेरिया क्या करा था आपने मीन्स इतना खूबसूरत परफॉर्मेंस इतना खूबसूरत परफॉर्मेंस इतना खूबसूरत परफॉर्मेंस इतनी खूबसूरत कैरिया इतना खूबसूरत डांसिंग इतना खूबसूरत परफॉर्मेंस कैरिया जितनी बार तुम जंप्स मारी ना तो उतनी बार मैं देखना चाह रहा था कि क्या होगा क्योंकि फूलों के बीच में तुम जंप मार रही थी और तुम वाकई में एक खूबसूरत सी तितली होती ना उस तरह फूलों के बीच में जाके एक एक फूल प्लग कर रही थी और ला ला के वापस शिकारा में डाल देती इट वॉज तो ये मतलब वहाँ का कॉस्ट्यूम है नेपाल का हाँ नेपाल का और इस... हमारी कल्चर का हाँ आपके कल्चर का इसे कुछ कहते हैं स्पेशली मतलब साड़ी कहते हैं या फिर कुछ और कहते हैं इसको गुन्यो कहाँ एउटा कन्याको जितमा पञ्चकन्या बाजा अनि हजारौंको संख्यामा उम्लिएको फहरा हुनु र यो त देशसँग जोडिएको देशभक्तिको र विजय उन्मुख समयको हर्ष हो बुटोल ट्राफिक चोकमा उम्लिएको भिडभाडको गहिराईमा देश प्रेमको चहकिलो छवि देख्न पाइन्छ तिरिया मञ्चमा गइन् अनि बोलिन् मलाई सहयोग गर्ने सबैलाई धन्यवाद अनि अन्तिम जितको लागि सहयोग मागिन् यहाँ हराइरहेको प्रतिभा छिमेकको आँगनमा प्रस्फुटन भएको छ यसमा हाम्रो हार्दिकता र सम्मान छ तेरिया अब उत्कृष्ट पाँचमा छिन् अब यही असार सात गते त्यसको नतिजा बाहिर आउनेछ उनको यो क्षमतामा हौसला थप्न देश विदेशबाट उनलाई उत्कृष्ट छनौटमा पार्न उनलाई भोटिङ भइरहेको छ आशा अनि प्रार्थना गरौँ उनी त्यो स्थानमा पुगुन् जहाँ आफूलाई सधैँ बलियो बाघ देख्ने छिमेकीले बुझोस् ढुङ्गाको कापो फोरेर पनि उम्रिन्छ पिपल साँच्चै उनले पाएको यो सफलता उनको मात्र होइन यसमा सम्पूर्ण नेपालीको मन जोडिएको छ त्यसैले त उनको यो सफलतामा सबै नेपाली रमाइरहेका छन् अब हामी नेपालीले तेरियालाई भोट दिएर विजयमाला पहिराएर नेपाल आमालाई पर्छ श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्थ्यो आजको विषयवस्तु प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको लगभग लगभग अन्त्यतर्फ आइसकेका छौँ भन्दै प्रविधिबाट दाजु रिजनले इसारा गरिराख्नु भएको छ यतिन्जेल तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन प्रविधिबाट दाजु रिजनको साथ मिल्यो दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु अन्त्यमा तेरिया मगरलाई जितको शुभकामना व्यक्त गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज र कार्यक्रम हाम्रो देश हाम्रो गौरवको तर्फबाट उनले पक्कै पनि जितुन् र नेपालको स्वाभिमानलाई सधैँ उच्च पारुन् तपाईँले एकपटक भोट गर्नुहोस् यो आग्रह गरे अर्को हप्ता यसै समयमा अर्को कुनै विषयवस्तुको साथमा उपस्थित हुने बाचा गर्दै पृष्ठभूमिमा बजिरहेको यो स्वदेशगान तपाईँको लागि छोड्दै कार्यक्रम प्रस्तुता म सुशील पनि उज्जवल पर्न चाहन्छु हस्त नमस्कार नेपालको जय होस् गले देश सिंह भजनका लागि सुनो हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम